भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई स्वागत छ आजको एकल कविता वाचन लिएर म गोर्खा मनकामना गाविस वडा नम्बर छ घर हुनुभएका कवि नारायण प्रसाद पोखरेलका साथ आएको छु कवि नारायण प्रसाद पोखरेल जनज्योति प्राथमिक विद्यालयमा शिक्षण गर्नुहुन्छ लामो समयदेखि छन्दमा कविताहरू लेख्दै आउनुभएको छ कवि नारायण प्रसाद पोखरेलका प्रकाशित कृतिहरूमा तीजको गीत गीती संग्रह दुई हजार साठी तालिमको सिलसिलामा कविता संग्रह दुई हजार साठी टोपी कविता संग्रह दुई हजार बैसठी मर्स्याङदी खण्डकाव्य दुई हजार त्रिसठी प्रतिविम्ब काव्य दुई हजार पैंसठी अमरगाथा महाकाव्य दुई हजार सडसठी पद्मश्री महाकाव्य दुई हजार बहत्तर उहाँका प्रकाशित कृतिहरू हुन् भने उहाँ विभिन्न पुरस्कारहरूबाट पुरस्कृत हुनुहुन्छ जसमध्ये धेरैजसो कविता कार्यक्रम वाचनका कार्यक्रम प्रतियोगिताहरूमा प्रथम दोस्रो वा यदा कदा तेस्रो पनि हुनुभएको छ धेरैजसो चाहिँ उहाँको मैले बाहिरटा हेर्दाखेरि प्रथम हुनुभएको नै पाएको छु साहित्य संगम गोर्खाद्वारा उहाँलाई सम्मान गरेको छ शुक्ला साहित्य सङ्गम दुलेगौडा तनहुद्वारा पनि सम्मानित हुनुहुन्छ गजाधर डिकुरी देवी सम्मान चितवन र त्यही संस्थाद्वारा पद्मश्री महाकाव्यको पाण्डुलिपिलाई उहाँले पाण्डुलिपि पुरस्कार पनि पाउनु भएको छ त्यस्तै हरि सांस्कृतिक केन्द्रद्वारा सम्मान पनि पाउनु भएको छ लामो समयदेखि मोफसलमा शर्मा कलम चलाइरहनु भएको छ शिक्षक हुनुहुन्छ आज हामी एकल कविता वाचनको लागि उहाँ गोर्खादेखि काठमाडौँसम्म आउनुभएको छ नारायणजी तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा धन्यवाद कति भयो कविता लेख्न थाल्नु भएको मैले कविता लेख्न थालेको त अलि बाल्यकालदेखि नै लेखे हुँला जस्तो लाग्छ तर मैले सुरक्षित गरिनँ र अलि अलि गम्भीरतापूर्वक लागेको साठी सालदेखि भन्नुपर्छ यो बीचमा चाहिँ कति कविता सङ्ग्रहित गर्न भ्याउनुभयो त यो बीचमा प्रकाशित कृतिहरू हजुरले बोले बमोजिम नै हो सातवटा कृतिहरू भएका छन् भने अप्रकाशित दुई तिन सयवटा कविताहरू र केही लेखहरू छन् तपाईँको बाहिरटा हेर्दा तपाईँको जन्म दुई हजार बिस साल हजुर है हजुर पढाउँदै हुनुहुन्छ पढाउँदै कति भयो पढाउन थाल्नु भएको चाहिँ पढाउन थालेको चौतिस वर्ष भयो उनाचालिस सालबाट थालेको हुँ पढाइरहनु भएको छ त्यो बेलादेखि पहिला कविता सुनौ अनि अरू हामी कुरा गरौँला कुन कविता सुनाउनुहुन्छ सुरुमा हस् हुन्छ म गोर्खा शीर्षकमा रहेको एउटा छोटै कविता छ शार्दुल बिग्रेडी छन्दमा म यो सुनाउन चाहन्छु गोर्खा अग्लो उत्तर भाग यो मुलुकको मोती र हिरालय यो उद्घाटित कर्म भूमि यसका प्राणी सबै निर्भय यही हो उद्गम बिन्दु अब्बल धरा प्राग सभ्यताको थल सिङ्गै विश्व बुझाउने गुणमयी गाथा छ जो निर्मल यही भौगोलिक गर्भबाट पहिले गोर्खा उठेको थियो यो मातृत्व बजाउने नियतले गोर्खा जुटेको थियो यो नेपाल विशाल चिन्न नसकी गोर्खा भने जान्दछन् यो गोर्खा र हिमालको मुलुक नै नेपाल हो मान्दछन् यो माटो मुटुमा सजाइरहने साझा बन्यो गोरखा मानौ रक्त शरीर भित्र बहने ताजा बन्यो गोरखा बैरी थर थर पार्न विश्व विजयी बाजा बन्यो गोरखा रोजा मान बजाउने मुलुकको राजा बन्यो गोरखा रोजा मान बजाउने मुलुकको राजा बन्यो गोरखा हामीभन्दा अग्रज पहिलाको पुस्ताले चाहिँ आँखा चिम्लेर रामायण महाभारतका पद्यहरू वाचन गरेको मलाई अहिले भान दिनुभयो ढाका टोपी लगाउनु भएको छ आँखा चिम्लेर गोर्खा सम्बन्धी कविता सुनाउनु भयो पहिलो कविता आफ्नै जन्मभूमि सम्बन्धी रोज्नु भएछ हजुर कहिलेदेखि छन्द सिक्नुभएको पहिल्यै हो कि अलि पछि हो खासै छन्दका त्यो ऊहरू गण सङ्केतहरू सिएको त मैले तपाईँको साठी सालको वरपरबाटै हो साठी साल मेरो प्रथम छन्द गुरु तनहुँको दमौली जुन भानु आदिकवि भानुभक्त क्याम्पसमा पढाउनुहुन्छ र उहाँले धेरै कृतिहरू लेख्नुभएको छ जो बाहिर त्यति हुनुहुन्न नारायण प्रसाद गौतम ले सिकाउनु भएको हो केही डेढ दुई घन्टा उहाँसँग सिकेँ र म आफै प्रयत्नशील रहेँ त्यसपछि प्रयत्न गर्दा गर्दै कविताहरू लेख्दै लेख्दै छन्दमै जानुभयो हजुर हजुर अब कुन छन्दको सुनाउनुहुन्छ अब पनि छन्द छहरा नामक एउटा कविता छ त्यो पनि शार्दुलैमा छ र यो राष्ट्रिय छन्दोबद्ध कविता प्रतियोगितामा छन्दवादी समाज नेपालद्वारा आयोजित एउटा प्रतियोगिता थियो त्यसमा पनि पुरस्कृत भएको कविता हो त्यो छन्द छहरा नामक शीर्षक टक्राउन लागे सुनौ हाम्रा संस्कृति सभ्यता सकलको बाटो सुधा सौरभ उम्दा बाघ विशेष छन्दमय यो माटो महागौरव त्यागी वीर विवेकशील जनको सम्झाउने सान हो सर्वाकार सुस्वादिलो सुरसिलो हो छन्द विज्ञान हो बच्छन् शङ्खर घण्ट छन्द ध्वनिमा घुम्छन् घडी छन्दमा माछा खेल्दछ छन्दमा छम छमी बग्छन् नदी छन्दमा डाँफे कोकिल के कपोत कतिले खोल्छन् गला छन्दमा पस्कन्छन् पसिना जहाँ श्रमिकले बोल्छन् कला छन्दमा लोहा सक्छ पगाल्न छन्द लयले दुर्भाव वैलाउँछ, स्नेही स्पन्दन रञ्जन दिने सामर्थ्य फैलाउँछ ओजस्वी गतिशील काव्य कुदिए हाँसिन उषा सारमा सक्छन् भेद उखेल्न छन्द उभिए जे तेर्सी द्वारमा यस्ता अग्ला सैल उमार्न साँध घरको स्वाधीन खम्बा हुन सक्ने बरकत हुन्छ छन्द रसको गर्ने उपेक्षा किन पक्रौ छन्द विभेद फाल्न नानीका रोगी आमा आमाका सपना सजाउन सकौ श्रृङ्गार साझा धना नौला सुन्दर छन्द छाल छालासँगली उद्घोष हुन आगो पर्छ उकेल्न न्याय नमिले विद्रोह हुन पारौं शान्त सुखी समुन्नत धरा जुत्सा छरौ गर्बिलो मैलो भ्रष्ट पखाल्न छन्द छहरा सिर्जौं सफा गर्बिलो मैलो भ्रष्ट पखाल्न छन्द छहरा सिर्जौ सफा गर्बिलो धन्यवाद बडा रमाइलोसँग शार्दुल विक्रिडित छन्दको अर्को कविता सुन्यौँ हामीले छन्द छहरा शीर्षकको आज कवि नारायण प्रसाद पोखरेल हामीसँग हुनुहुन्छ गोर्खा मनोकामना गाविस वडा नम्बर छ उहाँको घर जनज्योति प्राथमिक विद्यालयमा उहाँ पढाउनुहुन्छ उहाँले पढाउन थाल्नुभएको निकै लामो समय भइसक्यो के विषय पढाउनुहुन्छ तपाईँले प्राथमिक विद्यालयमा सबै विषयहरू अनिवार्य पढाइन पर्ने भनिन्छ यद्यपि म नेपाली पढाउँछु र अङ्ग्रेजी पनि पढाउँछु आवश्यकता अनुसार जे पनि गर्नु पर्छ प्राथमिकमा होइन हजुर अब फेरि कविता सुनाउँ सरको कुन कविता सुनाउनुहुन्छ सङ्कल्प शीर्षकको कविता पस्कन लागे यो गत वर्ष दुई हजार एकहत्तर माघमा भएको नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतियोगीको रूपमा मैले वाचन गरेको थिएँ र यो तृतीय स्थान यो कविताले हासिल गर्न सफल भएको थियो त्यही कविता म यस माध्यम मार्फत पस्कन चाहन्छु जसको शीर्षक सङ्कल्प बोलिसकेकै छु अनुष्टुप छन्दमा छ सदा बहार खेलेका छहरा झै रमाउँछु फर्सीका लहराले झै आफ्नै माटो समाउँछु प्यारो यो घरको गाह्रो कतै चर्किन दिन्नमा इमानको धुरी धान्ने खाँबो लर्किन दिन्नमा निफन्दै छिन्कदै छान्दै बताउँदै विसङ्गति बढार्दैछु धुलो मैलो आफै भित्र भए जति घरबारी खनी खोस्री सहकाल उमार्दछु आशा साँचेर बाँचेका भोका धनसार भर्दछु अजुली भरि ऐसेलु कचौरा भरि फल टिपेरै बाँडछुरै बन्दी अनेकौँ रसिला फल खडेरीका मुनालाई खुदो पानी खुवाउँछु बुद्धका देशना सुन्न बल्ल पो म सुहाउँछु प्रगाढ प्रेम पस्केर पगाली दिन्छु पत्थर फुलै फुल फुलाएर फैलाइदिन्छु अत्तर परीक्षित भई आफै प्रज्ञा भाव बढाउँछु ज्यामिति जीव विज्ञान बागवानी पढाउँछु गानो गोला निको पारी साझा हाँसो हसाउँछु चराका दिनचर्या झै थिति सङ्लो बसाउँछु हिरा मोती फलाएर गाउँ बेसी ठकाउँछु समृद्धिको छहारीमा देशको गीत गाउँछु समावेशी कसौडीमा सहभोज पकाउँछु स्नेहले साथमा बस्न शान्तिलाई फकाउँछु संवादले समस्याको छाँदे गाँठो फुकाउँछु नेपाली हुँ थपी किर्ति मेरो धरती उठाउँछु नेपाली हुँ थपी किर्ति मेरो धरती उठाउँछु धन्यवाद एकल कविता वाचनमा हामी नारायण प्रसाद पोखरेलका कविता सुन्दैछौँ आज गोर्खाबाट उहाँ काठमाडौँमा एकल कविता वाचनको लागि आउनुभएको छ र काठमाडौँमै बस्ने उहाँका छोराले सँगै लिएर आउनुभएको अहिले कार्यक्रमको लागि पनि छोराको नाम पनि भनिदिनुहोस् न बाहिर सुन्दै हुनुहुन्छ कार्यक्रम मेरो छोराको नाउँ विदुर पोखरेल हो ठुलो छोरा हो मलाई यहाँ लिएर आउने बाबुको नाउँ साह्रै माया गर्नुहुँदो रहेछ बुवाको कविता प्रचार गर्नु पर्यो भन्दै रेडियोसम्म लिएर आउदिनु भएको छ तपाईँ एउटा मोफसलमै बस्नुभएको प्रतिभा जो राजधानीमा हुनुहुन्न राजधानीमा नभएसम्म मिडियाहरूले समातेको हुँदैन चर्चामा धेरै आइँदैन लोकल्ली मात्रै चर्चा भइरहेको हुन्छ र छायामा परिरहेको अवस्था हुन्छ मैले त्यसरी बुझेँ तपाईँको कविता सुन्दै गइसकेपछि त्यसो त हजुरहरूको पारखका विषयहरू हुन् अब म अलि मोफसलमै दूर दराजमै छु भनौँ म त्यति प्रचारित हुने मेसोमेलोमा पनि नभइरहेको हुनाले आज म अलिक खुसी पनि छु कतिपय अवस्थामा चाहिँ हामीलाई पनि जोड दिने बाहक भएपछि सजिलो हुन्छ जस्तो कि ऋग्वेदजीले अहिले तपाईँसँग जोड दिनुभएको छ हाम्रै सहकर्मी ऋग्वेदजीले उहाँलाई पनि यो कार्यक्रममा एकचोटि धन्यवाद भनेर मैले फेरि तपाईँको अर्को कवितातर्फ लैजान्छु नारायणजी तपाईँलाई हजुर हुन्छ अब म अर्को कविता वाचन गर्न गइरहेको छु यसको शीर्षक छ बुद्ध विज्ञान छन्द शार्दुल विक्रीडितै हो आनन्दीपन भेटिएन मनमा खै शान्ति खै चैन खै आनन्दीपन भेटिएन मनमा खै शान्ति खै चैन खै फुस्रा रङ्ग तरङ्ग छन् बदनमा खै कान्ति खै कान्त खै मारा मारा सधैँ बहार जितिने संकेत खै चेत खै हाहाकार सधैँ सधैँ धन लिने खै दान खै धर्म खै ईर्ष्या लोभ घमण्ड मोह बलियो बन्दै कराएपछि कल्ले थेग्दछ भाग भाग्नु छ निको भन्दै डराएपछि आगो निभ्छ कसो गरी हृदयमा पानी हराएपछि क्रोधी कोमल बन्न सक्छ कसरी बानी हराएपछि खोटै खोट छ कोट भित्र कतिको खोल्दै नखोले पनि चोटै चोट चिनिन्छ ओठ कतिको बोल्दै नबोले पनि खानदानी ननिदाउँदा शयनमा खान्छन् किनी ओखति, झुप्रै भित्र निदाउँछन् चयनमा कोही बिना ओखती बुद्धै बुद्ध जपेर बुद्ध पथकै गर्छन् उपेक्षा कति छर्छन् व्याकुल भावना पिरपरी घुर्छन् परेवा कति के हो इज्जत मान पाउन कहाँ के कर्ममा जुट्दछौ को अडला त छचल किँदै जल झैँ फोका बनी फुट्दछौँ झेलै झेल न खेल खेल झगडा झुक्याउने जाल हो जालै जाल न जेल अखडा खुम्च्याउने खाल हो मीठो मोहन बाँसुरी धुन दिने थ्योसी दार्थको बोकेनन् किन राजनीति किनकि बाटो बुझी स्वार्थको ढोका खुल्दछ रे रहस्य रगडी चाबी चलाएपछि दिन्छन् ज्ञान भरे निकुञ्ज दिलमा उद्यान धाएपछि राजाको दरबार भोग सुखका सर्वस्व बिर्सिदिन मायाको गजबार बार छिचली सिद्धार्थ निस्केकिन बोक्यौ वैभव वंश नै कि परका काँडा घस्यौटा भर्यौ या बोक्रा र समय बहक्यौ खै के समीक्षा गर्यौं मान्छेका मुटु भकी उसिनिए मस्तिष्क अज्ञानले केले शीतल पार्नु ए मलमले सम्बुद्ध विज्ञानले केले शीतल पार्नु ए मलमले सम्बुद्ध विज्ञानले हस्त बडा रमाइलो रमाइलो भइरहेको छ पद्य कविताको छुट्टै आनन्द हुन्छ गद्य कविताको छुट्टै आनन्द हुन्छ पद्य कविता दुई हजार बिस सालमा जन्मनुभएको कवि नारायण प्रसाद पोखरेलको आवाजमा विभिन्न छन्दका कविता हामीले सुन्दै गर्दा आजको कार्यक्रम तपाईँ सुन्नेहरूलाई पनि रमाइलो लागिरहेको छ होला म देखाउन त सक्दिनँ तर व्याख्या गर्न सक्छु एक हात हल्लाउँदै आँखा चिम्लेर उहाँले कविता वाचन गर्दा चाहिँ मन्त्रमुग्ध जस्तो भयो भएर यति बेला म उहाँलाई हेरिरहेको छु गोर्खा मनकामना गाविस वडा नम्बर छका कवि नारायण प्रसाद पोखरेलका अरू कविता लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगा अर्च तपाईँ कार्यक्रम एकल कविता वाचन सुन्दै हुनुहुन्छ र एकल कविता वाचनमा तपाईँलाई आज मैले कवि नारायण प्रसाद पोखरेलका कविता सुनाउँदै उहाँसँगको कुराकानी पनि सुनाइरहेको छु एकल कविता वाचन तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ त्यसै गरी मोबाइलमा उज्यालो एप्लिकेशनबाट पनि यो कार्यक्रम प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सकिन्छ त्यस्तै Ujyaalo online dot com slash live गर्नुभयो भने पनि तपाईँ यो कार्यक्रम संसारको कुनै पनि कुनाबाट प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ मैले यो जानकारीसँगै फेरि कविजीलाई स्वागत गरे धन्यवाद हामीले चार पाँचवटा कविता अघि सुन्यौँ फरक फरक छन्दका थिए शार्दुल विकृतका दुईवटा सुन्यौँ कार्य अब सरले कुन छन्दको कविता राख्नुभएको छ तयार गरेर अब मैले तयारीमा द्रुत विलम्बित छन्दलाई राखेको छु जसको शीर्षक मधु एकता भन्ने रहेको छ मधु एकता मधु एकता सुनाउनुहोस् त हस् पवनमा वनमा मै रमाउँछु विपदमा पदमा बल लाउँछु अदलमा दलमा दलमा दल सफलमा फलमा फलमा फल लसुनमा सुन नै किन जोडियो सुमनको मनको मति मोडियो अभय हो भय खै छडा छोडियो अगतिमा गति गई जड तोडियो मन परी नपरी परबास छ मन परी नपरी परबास छ धन छरी न छल पास छ कमसली मसली असली चली उदरमा दरमा दखली गली प्रलयको लयको कति भेद भो सकलको कल हो खति खेद भो प्रकृतिका कृतिका रस चोपिला प्रविधिका फलका फलको पिला पसलका सलका कति रङ्ग छन् तनभरि नभरी कति दङ्ग छन् अकवरी कवरी छरियुन् जता रहरहो हरको मधु एकता रहरहो हरको मधु एकता कति मिठो गरी सुनाउनु भयो मधु एकता द्रुत विलम्बित छन्द यसको प्रकृति कस्तो हुन्छ सर यो संरचनाहरू यो नौठो अलि अनौठो जस्तो लाग्यो हाम्रो कार्यक्रमभित्र चाहिँ हजुरको यसको एघार अक्षरे छन्द मानौ हो यसलाई यसलाई भनिने यसको हजुरको मैले चाहिँ यसमा अलिकति यमक जोड्ने प्रयत्न गरेँ त्यसो भावनाले पहिला पहिलो अक्षरलाई छोडेर दोस्रो अक्षरबाट सुरु गर्दा उस्तै उस्तै सुनिने तर अर्थ फरक आउने जस्तो कि पवनमा बनमा बनमा पवनमा बनमा विपदमा पदमा अदलमा दलमा सफलमा फलामा यसलाई के के पदावली के प्रयोग गर्नुभयो के भनिन्छ यसलाई यमक जोडेर निर्माण गरिएको भनिने चलन छ पूर्वीय साहित्यमा यमक जोडिएको भनिन्छ जस्तो सोमराज सिगद्याल कवि कवि सोमराज सोमनाथ शर्मा सिगद्यालको चाहिँ ऊहरूमा यसमा धेरै पाइन्छ उहाँको महाकाव्यमा अनि त्यसैबाट प्रभावित भएर मैले पनि लेख्ने चेष्टा गरेँ द्रुत विलम्बित छन्द द्रुत विलम्बित छन्द एघार अक्षरको हुन्छ अब अर्कोमा जाउँ सर कुन सुनाउनुहुन्छ अर्को अब शार्दुल बिग्रिड गीत नै फेरि अगाडि आइराखेको छ यहाँ फाइलमा र जसको शीर्षक हो अस्ताउने भो रवि सूर्य चिन्ताले मैले यो लेखेको हुँ मलाई त्यही भाव जागृत भयो म अब पस्कन चाहन्छु हजुर अस्ताउने भो रवि जिम्मा जिम्मावाला तथा थरी र मुखिया आँगा गिराए पनि आए फेरि पलाई आए फेरि बने हलक हरिया हामी नयाँ हौ भने नौला हुन् कि भनेर आदर गरी हुर्काइयो हारमा हेर्दा आकृति भिन्न भिन्न तर के उस्तै रहे सारमा के मान्ने हरियो विकार बलले हल्लाउँदैछन् जुरो सेतो सुन्दर बाहिरी जलप हो कालै छ भित्री चुरो निलो शान्त भनी समाउनु कहाँ गौडो कुरी छन्, रातो रङ्ग चुनी रमाउनु कहाँ रातै छुरी धस्त झन् चुस्तै छन् रसकाण्ड पातर जरा बन्दै पतेरा कतै गाड्दै गाड्दैछन् अरिगाल झैँ खिल कतै खाली नराखी कतै गाड्दै गाड्दैछन् अरिगाल खिल खतरा खाली नराखी कतै आँखामा भ्रम छर्न कोमल बनी डाली पलायो कतै काँडा बिछ चसक्क चोप चुहिँदै उस्रे भलायो कतै तारछन् पार भनी भनी कुमतीका हेर्छौ तमासाहरू तान्छन् तेल दली दली सुमतिका भित्रिया सबुआसाहरू पिस्दैछौ मसला पिस्दैछौ मसला भतेर पख है पाक्दैछ भन्नेहरू भत्ताको भुटुवा चपाई दुनियाँ जिल्ल्याउँदैछन् बरु छेपारा धुरिएर सहितै लप्ट्याउँदैछन् तर पानी मात्र मथेर नाटक रचे नौनी कहाँ बन्छ र नौ नाडी खिचिए निरीह किचिए माखा मै घर, मैला कटकटिए विवेक भुटिए रोए सुधा सुन्दर माटो भन्छ तुरुन्त मुक्त गरई स्वार्थी जराले डसे घोक्छौ मन्त्र नयाँ नयाँ तर ममा मर्की पुराना बसे दरबन्दी किन राख्नु व्यर्थ यिनका साझा गिराए छवि बस्ती भित्र कतै उपस्थिति नभई अस्ताउने भो रवि बस्ती भित्र कतै उपस्थिति नभई अस्ताउने भो रवि अस्ताउने भो रवि शीर्षकको यो शार्दुल विकृत कविता सुन्यौं कवि नारायण प्रसाद पोखरेल हुनुहुन्छ हामीसँग गोर्खा मनकामना गाविस वडा नम्बर छ उहाँको घर जनज्योति प्राविमा शिक्षण गर्नुहुन्छ लामो समयदेखि कविता लेखिरहनु भएको छ र विभिन्न छन्दका कविता सुन्दैछौ छन्दले त बल्ल तताउँदै ल्याएको छ समय चाहिँ टुङ्गिँदै टुङ्गिँदै गएको छ अब कुन कुन कविता सुनाउनुहुन्छ सरले अब म टोपी कविता पस्कन चाहन्छु जुन मेरो सुरुको कृतिमा राखिएको छ र त्यतिखेर यदा कदा के छपक्कै उपहासको पात्र तैँले शीर्षक टोपी के राखेको टुपी त तिरस्कृत भइसक्यो हाम्रो समाजबाट भन्ने कुरो आएको थियो यद्यपि मैले राखिसकेँ मलाई त्यही जोच्यो र टोपी कविता सङ्ग्रह थियो बैसठी सालको त्यसैबाट टिपेर मैले एउटा ल्याएँ पछि आएर टोपी दिवस पनि मनाउन थालिएकोमा म गर्व पनि महसुस गरेको छु टोपी पाखा परेछ बिचरा उपहास बोकी ढाका सरेछ खतरा मलामास भोगी सम्मान अन्य जनले नगरेर हो कि बन्दैछ सभ्य दुनियाँ नलगाई टोपी हाहा गरिन्छ परबाट पुरानो भोगी जान्ने बढेर खरबाट बिरानो भोगी खाली गरेर सिर त्यो पर डुल्न गोकी गिल्ली गरेर पिर भो नलगाऊ टोपी बडा भला बडा भला कहलिने नभरी त हो कि स्वराष्ट्रको परिचय अब फेरियो कि नेपाल पाल पगरी नबुझेर हो कि पाखे नभन्नु छ भने परराख विदेशको नकल गर्नु ठुलो भयो कि किम्बा पुरानो परिधान धुलो भयो कि जो छन् श्रमी बरे उसकै छ टोपी नेपाल शिक्षित भयो किन रोज्नु टोपी हिँड्यौ बनेर मुडुला नगनेर टोपी पस्केर आधुनिकता अगुवा भयो कि पुगेर उच्च पदमा किन रोज्नु टोपी यथार्थ योग्य पहिले नबुझेर हो कि <laughs> पाखे भइन्छ कसरी पाखे भइन्छ कसरी निज भेष बोकी मानिन्छ सभ्य शिरमाथि रहेर टोपी हिमाल झै मुलुकको पहिचान टोपी सम्झेर सम्झेर साना मसदा पहिरन्छु टोपी सम्झेर साना मसदा पहिरन्छु टोपी कहिले कुन झोकमा लेख्नु भएको थियो यो गोर्खा क्याम्पस गोर्खामा तालिमको सिलसिलामा जाँदा त्यतिखेरै यो बैसठी साल एकसठी सालतिर नै मैले अधिकांश शिक्षक साथीहरू र गुरुहरू समेतले टोपी नलगाएको र केहीले लगाएको देखेँ त्यो भोटै हाल्ने हो भने दुई तिहाईले हार्ने थियो टोपी लगाउनेवाला र मलाई लाग्यो किन त यो हाम्रो परम्परा किन तोडेको होला राम्रै देखिने थियो पहिचान पनि हो टाढाबाट चिन्न मानिस कुनै आफ्नै भए तापनि टोपीबाट सकिन्छ चिन्न सहजै नेपालको हो भने जस्तो इन्डियातिर जाँदा त्यस्ता कुराहरू पनि मैले सुनेको छु यद्यपि मैले कवितामा त्यो बनाइगएँ र पछि मैले यो वसन्त तिलका छन्दमा कसरी कसरी यसलाई यसो उनेर सुनाएको थिएँ अनि साथीहरूले ज्यादै माया गर्नुभयो यो चाहिँ वसन्त तिलका छन्द थियो हजुर हजुर उतातिर कार्यक्रमहरू चाहिँ मफसलमा चाहिँ भइरहन्छन् गोर्खा साइड भनौँ न तपाईँको क्षेत्र वरपर अथवा आसपासका जिल्लाहरूमा चाहिँ पुग्नु भ्याउनुहुन्छ हजुर कतै कतै बोलाएको ठाउँमा म जान्छु गोर्खामा पनि हुन्छ ठिकै हुन्छ र तनहुमा केही हुन्छ अनि चितवनतिर पनि म जाने गर्छु र काठमाडौँ पनि कहिलेकाहीँ म कहिलेकाहीँ त्यस्तैमा आउँछु त्यति आउने अनुकूल हुँदैन र थाहा पनि हुँदैन मलाई म मिडिया भनौँ न अरू त्यो अहिलेका मोबाइल मैले अन अनलाइन यस्ता यस्ता के केबाट म अलि अलि पछाडि छु त्यो मेरो कमजोरी छ मलाई थाहा पनि हुँदैन फुर्सद पनि हुँदैन अलि दूरदराजमै छु अब हामी अन्त्य अन्त्यतिर छौँ एउटा कविता सुन्ने समय छ हामीसँग कुन सुनाउनुहुन्छ आलोक शीर्षकमा एउटा कविता छ कुन छन्दको छ यो शार्दुल विकृडितै छन्दमा छ हजुर आलोक हामी सन्तति एक जाति छहरा संख्या करोडौं बरु नामी मूल जरा र फूल लहरा शाखा प्रशाखाहरू एउटाको मुटु चस्किए सकलले अय्या भनी बोल्दछौ भिजनाले अपनत्व भाव रसले संवेदना खोल्दछौ पैँचो परम सघाउ मान मनितो स्नेही हितैसी भने जुट छौ उत्सवमा र शोक शबमा जन्ती मलामी बने यी साझा पहिचान प्राण पगरी पक्रेर प्यारो गरी राखौं शाख हुँदैन गिर्न जसरी आउन हुरी हुन्डरी। चस्कन्छन् मृदुकानमा नमा बिरसिला भाका नगाउन् कुनै मौरी हुँ भनी भुन भुनाई महमा माखा नाउन् कुनै बन्छन् ओठ उराठ चञ्चल बने लाली नलाउन् कुनै जालीका छलयुक्त भाषण सुने ताली नलाउन् कुनै मेटौ भ्रष्ट विषाद बाधक बने खोलौं तगाराहरू सेवा भाव सपार्न स्वार्थ मनका पोलौ गभाराहरू चौतारी चकटी चटक्क नभुलौ पौवा पधेराहरू चर्गी चर्म विकार पोल्छ अरूको बरको नओडौं बरु तिर्खाएर कुना कुना कति रहे मुरझाउँदै मन्जरी जम्मै जुन मुना जगाउनु छ हे सद्भाव वर्षा गरे भेटिन्छन् सुखका मुहान मिसिए लाखौं सुनौला मना भई गोदाम भरिन्छ आफ्नो घर के संसार धन्य धन खोलौं खोलौं द्वारहरू सुधा सुमनका आशा समेट्ने गरी गोलौं शान्तिसँगै समुन्नति मिलुन् माछा र पानी सरी बोकौं संस्कृति सान वंशतरुमा विज्ञान बानकी भरौं रोकौं बेथिति अन्धकारहरूमा आलोक नौलो छरौं रोकौं बेथिति अन्धकारहरूमा आलोक नौलो छरौं धन्यवाद बडा मिठो कविता सुनाउनु भयो एउटा सङ्ग्रह टोपी नै सङ्ग्रह निकालिसक्नु भएको छ कविताको अरू पनि कविता सङ्ग्रह निकाल्ने केही लक्ष्यहरू छन् कि छैनन् हजुर कविताहरू निकाल्ने लक्ष्य त छ तर त्यो भने जस्तो अझ टुङ्गोमा पुगिरहेको छैन र एउटा महाकाव्य सहलेखनको क्रममा पनि छु म त्यसैलाई परिष्कार गर्ने गर्दा गर्दै समयको अलिकति अभाव भइरहेको छ र अरू पनि कति विषयहरू घानमा परेका छन् कति घान हाल्ने चिन्तन लाग्छ तर समयले कति साथ दिने हो र सरस्वतीले भनौँ आफ्नो प्रतिभाले कति साथ दिने हो त्यो म भन्न सक्दिनँ प्रयत्नशील हुने बाचा चाहिँ मैले गरिराखेकै छु प्राविमा पढाउनुहुन्छ साना साना बाबु नानीहरूलाई पनि कविता सिकाउने गर्नुभएको छ कि छैन कहिलेकाहीँ साना साना बाबु नानीहरूलाई मैले कविता सुनाउँछु उनीहरू अति खुसी हुन्छन् र उनीहरूलाई लेख्न दिन्छु साना साना पानी माटो यस्ता आमा सामान्य भनौँ न शीर्षक त जटिल हुन् सामान्य होइन हाम्रो यहाँ चाहिँ कति कविहरू आउँदाखेरि कसरी सिक्नुभयो भने क्लासमा गुरुले चाहिँ यसरी छन्दमा वाचन गरेर सुनेर मलाई बच्चेदेखि मन पर्थ्यो त्यसपछि लेखेँ भन्नुहुन्छ कि तपाईँहरू जस्तो शिक्षकले चाहिँ त्यो प्रभाव आफ्ना नानीहरूलाई दिन सक्नुहुन्छ कि जस्तो लाग्छ मलाई हजुर त्यसैले त मेरो पनि ठुलो घरमै पनि मेरो ठुलो छोरोले पनि छन्दमा नभए पनि गद्यमा कविता लेख्छ राम्रै कविताहरू लेख्छ र सानो छोरो विलोचनले छन्दमा राम्रो कविता लेख्छन् मैले अलिअलि सिकाएको मात्रै के थिएँ एउटा प्रभाव होला र विद्यालयमा प्रावि भएको हुनाले अलि साना बालबच्चाहरू सामान्य त सुनाउँछन् र हामी पनि पछि तपाईँ जस्तै सुनाउने हुन्छौँ भनेर लेख्ने चेष्टा र देखा देखाइराखेका छन् म सच्याइराख्छु तपाईँलाई चाहिँ कविता लेख्न कसको प्रभाव पर्यो सम्झिनुहुन्छ मलाई कविता लेखन प्रभाव कस्तो भइदियो भने मूलत मेरी हजुरआमा हुनुहुन्छ जो बितेर गइसक्नुभयो उहाँले रामायण पढ्न लगाउनु हुँदा मलाई याद छ म कक्षा दुईमा थिएँ र राम्रै वाचन गर्ने रेछु मलाई थाहा छ अहिले पो थाहा भयो अनि उहाँले अलिकति म पापा पकाइदिन्छु जुन घिउ हालेको पहेँलो भात बेसार हालेको भात पकाएर दिनुहुन्थ्यो त्यसको स्वरूप रहेछ अब मैले कविता <laughs> पढ्थेँ रामायणका हरफहरू पढ्थेँ म त्यसैबाट ओहो भन्ने लाग्यो र पछि कक्षाहरूमा पढ्दै जाँदा देवकोटा रे ओहो यी अद्भुत मानिसहरू हुन् देवकोटा लेखनाथ भानुभक्त यस्तो हुन त कहिले सकिने हो र भन्ने लाग्दै जाने क्रममा अनि उहाँलाई पछ्याउने मेसो चाहिँ अहिलेसम्म गरिराखेकै छु साँच्चै कवि अद्भुत हुन्छन् म साँच्चैमा पुग्न सक्न पाएँ भन्ने अझै पनि मेरो कौतूहलता जिज्ञासा उठिरहेकै छ हजुर नारायणजी धेरै खुसी लाग्यो गोर्खादेखि तपाईँ एकल कविता वाचनको लागि आएर ती मिठा कविताहरू चाहिँ आफ्नो सुमधुर स्वरमा वाचन गरेर सुनाइदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद हजुर यहाँ मित्रले पनि मलाई जुन यहाँ एउटा अवसर दिनुभयो म एउटा कुनामा रहिरहेको मान्छे यसरी विज्ञापित हुने अवसर मैले सायद पाएको थिइनँ यत्रो महत्त्वपूर्ण यो गरिमामय एउटा चाहिँ नि एफएम उज्यालो नेटवर्क हामीले एफएमहरू पनि सुन्छौँ यसबाट समाचारहरू त र मलाई आज गर्व लागेको छ यो महत्त्वपूर्ण गृहमा आएर कविता वाचन गर्न पाउँदा र यहाँहरूबाट प्रसारण हुने जुन एउटा उसले म अति हर्षित छु यहाँहरूलाई उज्यालो परिवारलाई कति कति असाध्य धेरै हृदयदेखि धन्यवाद पनि टक्राउन चाहन्छु अवसर दिएकोमा हवस् त आजको लागि एकल कविता वाचनमा गोर्खा मनोकामना गाविस एउटा नम्बर छका कवि नारायण प्रसाद पोखरेलसँगै प्राविधिक साथी सङ्घर्ष विष्ट र म अच्युत घिमिरे पनि विदा चाहन्छौ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन